विधिको सङ्गालो साँझ सात बजेको गलकोट खबरमा प्राविधिक मित्र निराजन बगालेसँगै खबर कक्षबाट साथी शर्मिला रोका र विशाल विकको हार्दिक स्वागत छ गलकोट खबर एफएम ब्यान्डमा एक सय दुई थुप्रो चार मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot Galkot FM dot com र मोबाइल एप गलकोट एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ गलकोट खबरको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू गलकोट नगरपालिका वार्ड नम्बर चारमा वडा कार्यालय भवनको उद्घाटन गलकोट समाज गलकोटको प्रथम साधना सभा कार्यालय उद्घाटन तथा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न नेपाल विद्युत प्राधिकरण बागलुङद्वारा मलमोमा नयाँ ट्रान्सफर्मरद्वारा विद्युत सेवा सुरु दिवालय प्राथमिक विद्यालयको सत्ताइसौँ वार्षिक उत्सव सम्पन्न र गलकुटको आँगाखेतमा श्रीकृष्ण भैरव आँखा उपचार केन्द्र सञ्चालन गलकुटमा गलकुट नगरपालिका स्तरीय पुरुष भलिबल छनौट प्रतियोगिता सञ्चालन दाई दाई दुली त भागिनी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 वडा नम्बर चारको वडा कार्यालय भवनको एक कार्यक्रमका बेच उद्घाटन गरिएको छ वडा कार्यालय भवनको उद्घाटन गर्दै गलकुट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरीले नागरिक र जनप्रतिनिधिले हातेमालो गरेमा मात्र विकास सम्भव रहेको बताउनुभयो उहाँले सार्वजनिक भवन तथा कुनै पनि पूर्वाधार निर्माण गर्नको लागि जग्गा व्यवस्थापन गर्न गर्ने विषय आफैमा अति जटिल विषय रहेको भन्दै गलकुट नगरपालिका वडा नम्बर चारको वडा कार्यालय भवन निर्माणको लागि निशुल्क जग्गा प्रदान गर्ने जग्गादाता प्रति आभार व्यक्त गर्नुभयो कतिपय ठाउँमा कुनै पनि संरचना निर्माणका लागि जग्गाकै अभाव भएर संरचना निर्माण हुन नसकेको बताउँदै गलकुट नगरपालिका वडा नम्बर चारले जग्गा व्यवस्थापन गरी वडा कार्यालयको भवन निर्माण गर्नु वडावासीको लागि सुखद पक्ष रहेको समेत बताउनुभयो गैरेले फरक प्रसङ्गमा दुई तिहाईमा रहेको केन्द्र केन्द्रीय सरकारमा रहेका दलहरूले स्थानीय सरकार र जनताको भावनाको मर्मले नबुझेर सत्ताको लोभमा लागेकाले देशमा वर्तमान राजनीतिक अस्थिरता सिर्जना भन्दै भएको भन्दै अबका दिनमा आम नेपाली नागरिक सचेत भई मत व्यक्त गर्न समेत आग्रह गर्नुभयो कार्यक्रममा गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले जनताले प्रशासनिक काममा कुनै समस्या नहुने गरी गलकोट नगरपालिकाले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो कार्यक्रममा गलकोट नगरपालिकाका नगर शिक्षा अधिकारी रुद्रनारायण सापकोटा नेपाल विद्युत प्राधिकरण बागलुङका प्रमुख शिवनारायण गोसेली बागलुङ नगर गलकोट नगरपालिका वडा नम्बर दुईका वडा अध्यक्ष हिमबहादुर भण्डारी गलकोत सामुदायिक सेवा केन्द्रका अध्यक्ष मञ्च शर्मा चालिसे गलकोत बहुमुखी क्याम्पसका प्राध्यापक डिलाराम सुवेदी समाजसेवी बहादुर कटरी न्यू लाइफ आवासीय माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष घनश्याम शर्मा खरुवा माध्यमिक विद्यालयका प्राध्यापक Hemraj Gaire golden fuse golden future boarding स्कुलका प्रिन्सिपल चुडामणि शर्मा सयपत्री बौद्धिसी सहकारी संस्था लिमिटेडका अध्यक्ष चिन्तामणि शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो आर्थिक वर्ष दुई हजार छ्यात्तर सतहत्तरमा पूर्वाधार विकास अन्तर्गत गलकुट नगरपालिकाबाट विनियोजित पच्चिस लाख बजेटमा गत वर्ष नगर प्रमुख गैरेद्वारा शिलान्यास गरिएको भवन आर्थिक वर्ष दुई हजार सतहत्तर अठहत्तरमा गलकुट नगरपालिकाबाट सोह्र लाख बजेट विनियोजन गरी वडा कार्यालय भवन निर्माण सम्पन्न गरी उद्घाटन गरिएको वडा कार्यालयले जनाएको छ सो अवसरमा गलकुट नगरपालिका वडा नम्बर चार खरुवा निवासी हाल जापानमा कार्यरत व्यवसाय भीमबहादुर खत्रीद्वारा नगरपालिका नगरपालिकाभित्रका कक्षा छदेखि दससम्मका विभिन्न विद्यालयका दसजना विपन्न परिवारका विद्यार्थीले जनही पन्ध्र हजारका दरले छात्रवृत्ति वितरण गरिएको थियो उक्त अवसरमा नेपाल विद्युत प्राधिकरण बागलुङको सहयोगमा गलकुट नगरपालिका वडा नम्बर चारभित्र का विपन्न सोह्र घर परिवारले निशुल्क रूपमा मिटर बक्स वितरण गरिएको वडा सचिव हेमबहादुर अधिकारीले जानकारी दिनुभयो कार्यक्रममा वडा कार्यालय भवन निर्माण गर्नका लागि निशुल्क जग्गा प्रदान गर्नुहुने जग्गादाता गलकुट नगरपालिका वडा नम्बर चारका जानकुमारी नेौपाने देवीकला सुवेदी र कृष्ण प्रसाद सुवेदीलाई सम्मान गरिएको थियो सो अवसरमा गलकुट नगरपालिका वडा नम्बर चार भित्रका सम्पूर्ण आमा समूह विद्यालय उपभोक्ता समिति र क्लबलाई फोहोर व्यवस्थापन गर्नको लागि बाल्टी वितरण वितरण गरिएको थियो कार्यक्रममा ओडा सचिव हेमबहादुर अधिकारीले ओडाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो कार्यक्रम गलकुट नगरपालिका वडा नम्बर चारको वडा अध्यक्ष बलबहादुर खत्रीको अध्यक्षता कार्यपालिका सदस्य शिव कुमारी खत्रीको स्वागत तथा वडा सचिव हेमबहादुर अधिकारी र भूमि प्राथमिक विद्यालयका शिक्षक कल्पना शिक्षिका कल्पना नेौपानेको सञ्चालनमा सम्पन्न भएको थियो गलकोट समाज गलकोटको प्रथम साधारण सभा कार्यालय उद्घाटन तथा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरीले सामाजिक काम र समाजसेवामा लाग्ने व्यक्तिहरू स्वतन्त्र भएर लाग्नुपर्ने बताउनुभयो उहाँले सामाजिक कार्य गर्ने जो कोही व्यक्तिले पनि आग्रह र पूर्वाग्राही भावनाले कुनै पनि कार्य गर्ने नौ गर्न नहुने भन्दै सामाजिक कार्यको मूल्याङ्कन सामान्य व्यक्तिले समेत गर्ने बताउनुभयो गैरीले गलकोटबाट वैदेशिक रोजगारीको सिलसिलामा प्रदेश विदेशमा रहेर पनि आफ्नो जन्मभूमिप्रति सहायता देखाउने सम्पूर्ण सहयोग मनहरूलाई धन्यवाद समेत व्यक्त गर्नुभयो गलकुट समाज जापानले स्वर्गीय पूर्णबहादुर खत्रीको परिवारलाई आर्थिक सहयोग अभियानबाट सङ्कलित बत्तीस लाख त्रिसठी हजार चार सय उनासाठी रुपियाँ बराबरको चेक गलकुट समाज गलकुट र गलकुट नगरपालिकाको समन्वयमा खत्रीको परिवारलाई हस्तान्तरण गरिएको गलकुट समाज गलकुटका अध्यक्ष हर्कबहादुर पाण्डेले जानकारी दिनुभयो गलकुट समाज जापानले स्वर्गीय खत्रीको परिवारलाई आर्थिक सहयोग अभियानमा गलकुट समाज गलकुट बागुङ समाज जापान दाजुभाइ ब दाजुभाइ वशिष्ठ गैरी खत्री परिवार जापान निलुवा समाज Japan Galkot sport sports club Japan लगायतका संस्था तथा विभिन्न व्यक्तिहरूको सहयोगमा जापानमा सङ्कलित चालिस लाख पचास हजार तिन सय सोह्र रुपियाँ मध्येबाट दाह संस्कार स्वर्गीय खत्रीको उपचारमा खर्च भएको रकम कटाएर बत्तिस लाख त्रिसठी हजार चार सय उनासाठी रुपियाँ बराबरको चेक खत्रीको परिवारलाई हस्तान्तरण गरिएको गलकोट समाज गलकोटले जनाएको छ कार्यक्रममा समाजसेवी फमबहादुर खत्रीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो उक्त अवसरमा गलकोट समाज गलकोटको चौवालिस हजार दुई सय अडसठी बराबरको आय र नौ हजार दुई सय बराबरको खर्च र पैँतिस हजार अडसठी मौजात रहेको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो कार्यक्रम गलकोट समाज गलकोटका अध्यक्ष हर्कबहादुर पाण्डेको अध्यक्षता उपाध्यक्ष पदम श्रेष्ठको स्वागत तथा सहसचिव पूर्ण चोखालको सञ्चालनमा सम्पन्न भएको थियो नेपाल नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले गलकुट नगरपालिका नम्बर सात मल्ममा नयाँ ट्रान्सफर्मर मार्फत विद्युत सेवा सञ्चालन गरेको छ प्राधिकरणले वितरण प्रणालीले प्रभावकारी बनाउँदै आवश्यकता अनुरूप आफ्नो सेवालाई अगाडि बढाइरहेको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण गोसेलीले जानकारी दिनुभयो केन्द्रित केन्द्रीय विद्युत उपभोग गर्ने ग्राहकहरूको संख्या वृद्धि हुँदै गएपछि ट्रान्सफर्मरको लोड व्यवस्थापन गर्नको लागि निमित्त मलमा ठुलो चौतारामा पच्चिस केबी क्षमताको नयाँ ट्रान्सफर्मर जडान गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ नयाँ ट्रान्सफर्मरको आधुनिक कार्यक्रमका बीच नेपाल विद्युत प्राधिकरण बाग्नुका प्रमुख शिवनारायण गोसेलीले स्विच अन गरी सेवा शुभारम्भ गर्नुभएको थियो उक्त ट्रान्सफर्मरबाट मर्मको अर्बिदी खाली तोकरीका झन्डै पचास घर धुरी लाभान्वित भएका छन् ओडामा विद्युतीकरणलाई प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन गरी जनताको दैनिकीमा सहजता ल्याउन केही समय अगाडि वडा कार्यालय र सरकारवालाले आवश्यक ट्रान्सफर्मर र अन्य विद्युतीय सामग्रीहरू माग गरेको गलकोट नगरपालिका वडा नम्बर सातका वडा अध्यक्ष सुबेदार टिका बहादुर सुवेदीले जानकारी सुबेदार टिका बहादुर थापाले जानकारी दिनुभयो गलकुट नगरपालिका वार्ड नम्बर सात आँगाखेतमा बिहिबारदेखि आँखा उपचार केन्द्र सुरु भएको छ गलकोट समाज रूपन्देहीका उपाध्यक्ष तथा आँखा रोग विशेषज्ञ डाक्टर सलमा किसीको पहलमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो नियमित आँखाको उपचार गर्नको लागि गाउँमा आँखा उपचार केन्द्र नहुँदा सामान्य समस्या पनि जटिल भएर गलकोटवासीले आँखाको ज्योति गुमाउनु परेको भन्दै माइती गाउँमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको डाक्टर केसीले बताउनुभयो उहाँले गलकुटमा पटक पटक आँखा शिविर सञ्चालन गर्दै आएको भन्दै नियमित चेक जाँचको लागि उपचार केन्द्रको आवश्यकता आवश्यकता आवश्यकता देखेर सञ्चालनमा ल्याएको बताउनुभयो प पछिल्लो आठ वर्षमा पटक पटक शिविर सञ्चालन गऱ्यौँ हरेक शिविरमा दुई हजारभन्दा बढी बिरामीको चेक जाँच गर्थ्यौँ साठीजना बिरा साठी साठीजना भन्दा बढीको मोतियाबिन्दुको अपरेसन गऱ्यौँ डाक्टर केसीले भन्नुभयो ससाना समस्या पनि समयमा उपचार नहुँदा ठुलो रूप लिन्थे अब सबै समस्या हट्नेछन् भैरवामा रहेको श्रीकृष्ण नेत्रालय कार्यरत नेत्रालयमा कार्यरत डाक्टर केसीले सोही नेत्रालयबाट आँखा उपचार केन्द्र सञ्चालनको लागि आवश्यक प्राविधिक र उपचार सामग्री समेत सहयोग लिएर गलकुटमा उपचार केन्द्र सञ्चालनमा ल्याउनु भएको बताउनुभयो गलकुट नगरपालिका वडा कार्यालय र स्थानीय सङ्घको समन्वयमा रेड क्रसको भवनबाट श्री कृष्ण भैरव आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको उहाँको भनाइ छ देवालय प्राथमिक विद्यालय कलकुट नगरपालिका नम्बर एक दुधिला भातीको सत्ताइसौँ वार्षिक उत्सव सम्पन्न भएको छ कार्यक्रममा गलकुट नगरपालिका नम्बर एकवटा सदस्य तुलबहादुर खत्रीले शिक्षाको गुणस्तरलाई वृद्धि गर्नुपर्ने बताउनुभयो उहाँले गलकुट नगरपालिकाले ल्याएको बालमैत्री स्थानीय शासनको योजनाले सबै मिलेर सहयोग गर्न समेत आग्रह गर्नुभयो खत्रीले शिक्षकहरू लगनशील भएर शिक्षाको गुणस्तर बढाउन सबै लाग्नुपर्ने बताउनुभयो उहाँले शिक्षक अभिभावक र विद्यार्थीको त्रिकोणात्मक त्रिकोणा मक सम्बन्धलाई सुमधुर रूपमा अगाडि बढाउनु पर्ने बताउनुभयो वार्षिक उत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुशीला कुमारी खत्रीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो कार्यक्रममा अमेरिकामा कार्यरत युवा समाजसेवी सन्तोष खत्री र विद्यालयका भूतपूर्व प्रधानाध्यापक इन्द्रमाया खत्रीले अक्षय कोषबाटको रकमबाट छजना विद्यार्थीहरूले विद्यालयको पोसाक वितरण गरिएको गर्नुभएको थियो कार्यक्रममा अक्षय कोष रकमबाट चन्द्रबहादुर भण्डारी र धर्मदत्त गोत गौतमी गौतमद्वारा सम्पूर्ण विद्यार्थी विद्यार्थीहरूको लागि एक एकवटा कपी कलम वितरण गर्नुभएको थियो त्यस्तै निर्दोष कटरीद्वारा गरिब तथा दुईजना जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति समेत वितरण गरिएको थियो कार्यक्रममा इन्द्रसिंह बुढाथोकीद्वारा अक्षिकोषको रकमबाट विद्यालयमा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 Africa Hong Kong Bharat Dubai Malaysia लगायतका देशहरूको जुनसुकै स्थानमा जान र आउनका लागि बाह्र प्रतिशत छुटका साथ टिकटको व्यवस्था helicopter charter special holiday package राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सँगै होटल बुकिङ हवाई कार्गो मार्फत सामान ओसार पोसारको व्यवस्था डिपेन्डेन्ट तथा टुरिस्ट भिजाको लागि सहजीकरण गर्नुका साथै गाडी रिजर्भको को पनि व्यवस्था छ टिकट बुकिङको लागि सम्पर्क नम्बर मोबाइल अन्ठानब्बे पाँच एघार अठार आठ सय त्रिसठी फोन शून्य एक चार दुई तिन तिन नौ शून्य पाँच सुरेश खत्री म्यानेजिङ डाइरेक्टर पेन्गोलिङ travels private limited Putali Sadak Kathmandu सस्तो सुलभ र सहज रूपमा आजै टिकट बुकिङ गरी फाइदा उठाउनुहोस् गलकुट खबरमा छोटो व्यवसायिक विश्रामपछि फेरि खबरकै सिलसिला गलकुट नगरपालिका स्तरीय पुरुष भलिबल छनौट प्रतियोगिता सञ्चालन भइरहेको छ गलकुट नगरपालिका स्तरीय पुरुष भलिबल छनौट प्रतियोगिता सम्पन्न भएको जिल्ला मुख्यमन्त्री पुरुष तथा महिला भलिबल प्रतियोगितामा बागलुङ जिल्लाका पालिका स्तरीय खेल सञ्चालन गरी बागलुङ जिल्लाको टिम निर्माण गरी मुख्यमन्त्री कपमा सहभागी गराउने भलिबल ट्रेनिङ सेन्टरका सचिव राजन कार्कीले जानकारी दिनुभयो बागलुङ जिल्लाको खेलाडी छनौट प्रतियोगिता यहीमा माघ बाइस तेइस र चौबिस गति गलकुट भलिबल ट्रेनिङ सेन्टरको प्राङ्गणमा सञ्चालन हुने जनाइएको छ कार्यक्रम गलकुट भलिबल ट्रेनिङ सेन्टरका अध्यक्ष तथा जिल्ला भलिबल सङ्घका अध्यक्ष यामबहादुर सिरिसको अध्यक्षता नेपाली काङ्ग्रेस गलकुट नगर सचिव एवं गलकुट नगरपालिका वार्ड नम्बर तिनका वडा अध्यक्ष बिरजङ भण्डारीको प्रमुख आतिथ्यता गलकुट भलिबल ट्रेनिङ सेन्टरका कोषाध्यक्ष हिमाल चालिसेको स्वागत तथा भलिबल ट्रेनिङ सेन्टरका सचिव राजन कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो गलकुट नगरपालिका वडा नम्बर पाँच पाँचभित्र पर्ने विद्यालयमा बाल समूह गठन कार्यक्रम सम्पन्न भएको छ घुम्टे प्राथमिक विद्यालय गलकुट नगरपालिका वडा नम्बर पाँचमा घुम्टे बाल समूह गठन गरिएको छ त्यसै सिद्ध प्राथमिक विद्यालयमा सृजनशील बाल समूह सहित हिर्वम प्राथमिक विद्यालयमा सुनौलो बाल समूह पृथ्वी माध्यमिक विद्यालयमा सूर्यमुखी बाल समूह एकता आवासीय माध्यमिक विद्यालयमा एकता बाल समूह र गलकुट मोर्नाइज एकाडेमीमा रातो निलो पहिरो र हरियो समूह विभाजन गरिएको छ यस्तै बाल कल्याण प्राथमिक विद्यालय गलकुट नगरपालिका वडा नम्बर नौ गल्याङमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ बालमैत्री पद्धतिबाट शिक्षा सञ्चालन गर्न विद्यालय व्यवस्थापन समिति अभिभावक शिक्षक र विद्यार्थी बीच छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको हो परिवार समाज विद्यालयमा बालमैत्री व्यवहार निर्माण गर्नको लागि कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर गौतम सल्लाहकार सदस्य भट्ट गौतम सल्लाहकार सदस्य रुमाकान्त रुमाकान्त गौतम विद्यार्थी आशिका गौतमले मन्तव्य व्यक्त गर्नुभएको थियो कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर गौतमको अध्यक्षता तथा विद्यालयका प्रधान रामकान्त गौतमको सञ्चालनमा सम्पन्न भएको थियो देशमा प्रजातन्त्रका लागि प्राण आहुति दिने वीर शहीदप्रति श्रद्धासुमन व्यक्त गर्दै सधैँझ यो वर्ष पनि बागुङमा शहीद दिवस मनाइएको छ सदरमुकाम बागुङ बजार छेउमा रहेको शहीद पार्कमा रहेका शालिक शालिकहरूमा माल्यार्पण गरेर शहीद दिवस मनाइएको हो कठोर र निरङ्कुश राणा शासन विरुद्ध क्रान्ति गर्ने वीर शहीद शुक्रराज जोशी शास्त्री धर्मभक्त माथेमा दशरथ चन्द्र र गङ्गालाल श्रेष्ठलाई मृत्युदण्ड दिएपछि यिनै चार शहीदप्रति श्रद्धासुमन व्यक्त गर्दै मुलुकभर सप्ताहका रूपमा शहीद दिवस मनाउन सुरु गरिएको थियो बागमा पनि हरेक का हरेक वर्ष माघ सोह्रका दिन मूल समारोह शहीद पार्कमा हुने गरेको छ शहीदहरूको तस्बिर र शालिगमा माल्यार्पण गर्दै जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भूषालले शहीदको सम्मानका लागि उनीहरूले चाहेको व्यवस्थाको सुरक्षा हुनु रक्षा हुनुपर्ने बताउनुभयो अहिले राजनीतिक अवस्था खतरनाक बन्दै गएको छ यही अवस्थामा शहीदका सपना पुरा गर्न सकिँदैन भूषालले भन्नुभयो शहीदको सपना पुरा गर्न हामीले व्यवस्था जोगाउनु पर्दछ बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेले शहीदको सपना पुरा पूरा गर्ने दायित्वबाट भाग्न नमिले बताउनुभयो प्रमुख जिल्ला अधिकारी सुरेश नेउपानेले सहितको सम्झना मात्रै गरेर नहुने बताउनुभयो उद्धारमा रहेका शालिगमा माल्यार्पण गरेर मात्रै उनीहरूको योगदानको कदर नहुने उहाँको तर्क थियो हरेक वर्ष आयोजना हुने सय दिवस मूल समारोहको बागलुङ नगरपालिकाले व्यवस्थापन गर्ने गरेको छ कार्यक्रममा राजनीतिक दलको तर्फबाट नेपाल नेकपा मालिकी नेता मन्जु छेत्रीले बोल्नुभएको थियो कार्यक्रमको सञ्चालन बागलु नगरपालिकाका योजना अधिकृत युक्त प्रसाद सुवेदीले गर्नुभएको थियो शहीद दिवस मनाउनका लागि नगरपालिकाले एक दिन पहिला शहीद पार्क सरसफाई गरेको थियो खबर खबरसँगै साँझ सात बजेको गलकुट खबरकामी अन्तमा छ अन्तमा शीर्ष खबर पुनः एकपटक गलकोट नगरपालिका वार्ड नम्बर चारमा वडा कार्यालय भवनको उद्घाटन गलकोट समाज गलकोटको प्रथम साधना सभा कार्यालय उद्घाटन तथा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न नेपाल विद्युत प्राधिकरण बागलुङद्वारा मलमोमा नयाँ ट्रान्सफर्मरद्वारा विद्युत सेवा सुरु दिवालय प्राथमिक विद्यालयको सत्ताइसौँ वार्षिक उत्सव सम्पन्न र गलकोटको आँखाखेतमा श्रीकृष्ण भैरव आँखा उपचार केन्द्र सञ्चालन गलकोटमा गलकोट नगरपालिका स्तरीय पुरुष भलिबल छनौट प्रतियोगिता सञ्चालन यिनै खबरसँगै साँझ सात बजेको गलकुत खबरमा खबरक्रम सकियो समाचार कक्षबाट हामी सबै विदा भयो क्यान सूचना र मनोरञ्जनको लागि रेडियो गलकुत सुन्दै गर्नुहोस् नमस्कार